भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन नमस्कार उज्यालो नाइन्टी नेटवर्कको नयाँ कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ एकल कविता वाचनमा हामी एकै कविका कविताहरू सुन्छौं एउटा भनाई छ जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्छन् कवि मानिसको हृदय रसाएपछि कवि हृदय बन्छ र कविताहरू जन्मन्छन् कविताले हरेक मनलाई पगाल्छ पुस्तकका पानामा संग्रहित कविता आफै बोल्दैनन् जब कविले आफ्नो मनमा जागृत भएको भावना र उसको चेतनालाई प्रस्तुत गर्दछ त्यसपछिको सम्मिश्रणले जीवन्त प्राण पाउँछ यही तथ्यलाई मनन गर्दै हामीले कविहरूका लागि यो एकल कविता वाचनको चौतारो बनाएका छौं तपाई पनि आफ्ना कविता यस कार्यक्रमबाट सुनाउन सक्नुहुन्छ आजको कार्यक्रममा हामी समक्ष आफ्ना कविताहरू लिएर आइपुग्नु भएको छ कवि गोवर्धन पूजा नमस्ते मेरो नाम गोवर्धन गोवर्धन पूजा मेरो जन्म चितवनको चैनपुरमा दुई हजार सत्ताइस साल जनै पूर्णिमामा भएको हो मेरो आमाको नाउँ शान्ति लक्ष्मी श्रेष्ठ र बुवाको नाउँ श्यामलाल श्रेष्ठ म चितवनको चैनपुर भन्ने ठाउँमा जन्मिएर त्यही गाउँको परिवेशमा हुर्किए र पछि म अध्ययनको क्रममा पर्सा खैरनी हुँदै कलेजको लागि क्याम्पसको लागि म पाटन क्याम्पसमा आइपुगेँ र पछि त्रिभुवन विश्वविद्यालयबाट भूगोलमा एमए गरेँ र त्यसको साथसाथै पछि फेरि मेरो नेपाली साहित्यप्रतिको रुचि र रुचिको कारणले गर्दाखेरि मैले नेपालीमा पनि एमए गरेँ म अहिले एउटा अनाम नगरकी अम्बिका भन्ने कविता वाचन गर्दैछु यो मेरो भर्खरै विमोचन भएको कृति अनामनगरकी अम्बिका कविता संग्रहबाट साभार गर्दैछु यो चाहिँ मैले दुई हजार त्रिसठी सालतिर लेखिएको हो जब म अनामनगरमा बस्थेँ त्यति बेला एउटा युवतीसँग भेट भयो उनीसँगकै उनकै घटनावस्तुलाई मैले यो कवितामा समेट्ने प्रयास गरेको छु पहिलो भेटमा उसले भनेकी थिए भोक्कै छु घरपतिले बहाल मागेका छन् कलेजको फी तिर्न सकेकी छैन परीक्षा आइसक्यो घरबाट खर्चको सट्टा चिठी आएको छ अब आफ्नै खुट्टामा उभिनुपर्छ पहिलो भेटमा उसले भनेकी थिए भोक्कै छु घरपतिले बहाल मागेका छन् कलेजको फी तिर्न सकेकी छैन परीक्षा आइसक्यो घरबाट खर्चको सट्टा चिठी आएको छ अब आफ्नै खुट्टामा उभिनुपर्छ दोस्रो भेटमा दोस्रो भेटमा पनि उसको समस्या त्यस्तै थियो घरपतिले कोठाबाट निकाले साथीकोमा बसेकी छु कलेजको परीक्षा दिन सकिन घरबाट पनि चिठी आउन छोड्यो सडक सडक भौतारिँदैछु अब त मृत्यु पो प्यारो लाग्न थालेको छ तेस्रो भेटमा तेस्रो भेटमा अनामनगरको क्याबिन रेस्टुराँमा थिए अम्बिका तेस्रो भेटमा अनामनगरको क्याबिन रेस्टुराँमा थिए अम्बिका मैले छुट्याउनै सकेन उसैले बोलाए सबै कुरा बेचेर आफ्नै खुट्टामा उभिएकी छु अभाव छैन तर अशान्ति बढ़िरहेको छ अन्तिम पटक अन्तिम पटक अस्पतालमा भेटी अम्बिका अन्तिम पटक अस्पतालमा भेटी अम्बिका शिथिल स्वरमा बरबराई आफ्नै खुट्टामा उभिँदा थाकिँदो रहेछ तर पनि जिउने इच्छा जागेको छ आफ्नै खुट्टामा उभिँदा थाकिँदो रहेछ तर पनि जिउने इच्छा जागेको छ उज्यालो नाइन्टी नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन मेरो अर्को एउटा कविता सम्झना एक शीर्षक राखेको छु मैले सम्झना गरेर थुप्रै कविताहरू लेखेको छु जब म नेपाल छोडेर अमेरिका गएँ त्यति बेला मलाई एक्लो महसुस भयो र मैले साहित्यिक सिर्जनामा आफूलाई अगाडि बढाइरहे आफ्नो निरन्तरतालाई निरन्तरता दिए त्यही क्रममा एउटा कविता लेखेको थिएँ छोटो कविता सम्झना एक सम्झनु पर्ने नामहरू धेरै भएपछि सम्झनु पर्ने नामहरू धेरै भएपछि कहिलेकाहीँ आफ्नै नाम पनि नौलो नौलो लाग्दो रहेछ सम्झनु पर्ने नामहरू धेरै भएपछि कहिलेकाहीँ आफ्नै नाम पनि नौलो नौलो लाग्दो रहेछ त्यसैले आजभोलि एकान्तमा आफैसँग सोध्ने गरेको छु एक गोवर्धन तिम्रो नाम के रे भन भन बा उज्यालो नाइन्टी नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन म छोटो कविताहरू लेख्ने गरेको छु मैले धेरै मेरा कविताहरू छोटा हुन्छन् त्यही क्रममा लेखिएको एउटा दुःखको गीत शीर्षकको कविता म वाचन गर्दैछु एउटा चैत वैशाखमा नाङ्गिएको रूखलाई हेरेर मैले उससँगको पीडालाई आफूसँग दाँजेर लेखेको कविता दुःखको गीत हिउँदमा नाङ्गिएको रूखले भन्यो हिउँदमा नाङ्गिएको रूखले भन्यो दुःख त मेरो शरीरभरि छ दुख्छ जताततै दुख्छ कहाँ मात्रै सुमसुम्याउ हिउँदमा नाङ्गिएको रूखले भन्यो दुःख त मेरो शरीरभरि छ दुख्छ जताततै दुख्छ कहाँ मात्रै सुमसुम्याउ तिमी मान्छे बोकेर मखमली शरीर जाबो एक टुक्रा मुटु दुख्दा पनि आँसु झार्छौ र भन्छौ मार्यो मायाले मार्यो जीवनभर रोइरहने बनायो उज्यालो नाइन्टी नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन यो एउटा समयको परिवर्तन लाई मैले लिएर अक्षरको अर्थ भन्ने कविता लेखेको छु समय परिवर्तन सँगसँगै धेरै कुराहरू परिवर्तन हुन्छन् भन्ने कुरामा यो अक्षरको अर्थले वर्णन गरेको छु मैले बाजेले गाउँमा बसेर कोदाली पाते तसँगै हलो हर र गोरु गको गीत गाउनुभयो बाजेले गाउँमा बसेर कोदाली पाते तसँगै हलो हर र गोरु गको गीत गाउनुभयो बाबुले पनि गाउँमै बसेर विश्वासको ब संकल्पको स कर्मको क सँगै सभ्यताको पाठ पढ्नुभयो आज म शहरमा बसेर कपटको क छलछामको छ अनि जालझेलको ज पढ्दैछु थाहा छैन किन समयको समुद्रमा अक्षरको अर्थ पनि बगिरहन्छ थाहा छैन किन समयको समुद्रमा अक्षरको अर्थ पनि बगिरहन्छ उज्यालो नाइन्टी नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन एउटा अर्को छोटो कविता मान्छेको आकांक्षा बढ्दै जान्छ भन्ने हिसाबमा मैले त्यो अनुभूतिमा मैले एउटा कविता लेखेको छु इच्छाको आकाश छोटो छ पहाडमा पैदल हिँड्थ्यौं पहाडमा पैदल हिँड्थ्यौं गाउँमा साइकल चढ्थ्यौं पहाडमा पैदल हिँड्थ्यौं गाउँमा साइकल चढ्थ्यौं शहर पुगेपछि बस चढ्न थाल्यौं आज ट्याक्सीमा बस्नै अत्यास लाग्छ आज ट्याक्सीमा बस्नै अत्यास लाग्छ खोइ कार किन्न सकेको भए प्लेन किन्ने इच्छा जाग्थ्यो कि उज्यालो नाइन्टी नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन कवि र बुद्ध शीर्षकको कविता मैले धेरै पहिला लेखेको हुँ लगभग दस वर्ष अगाडि लेखेको कविता यो कवितामा कवि र बुद्ध एउटै व्यक्ति भनेर मैले चित्रण गर्न खोजेको छु कवि र बुद्ध जब म कविता लेख्न थाल्छु श्रीमती रित्ता भाँडा बजाउँदै भान्सामा अभाव राग अलाप्न थाल्छिन् जब म कविता लेख्न थाल्छु श्रीमती रित्ता भाँडा बजाउँदै भान्सामा अभाव राग अलाप्न थाल्छिन् छोरा विद्यालयको शुल्क नतिरे घरमै सुतिरहने घुर्की देखाउन थाल्छ छोरा विद्यालयको शुल्क नतिरे घरमै सुतिरहने घुर्की दोहोऱ्याउन थाल्छ छोरी नयाँ लुगा नल्याइदिए नबोल्ने अभिनय गर्न थाल्छिन् तब म चुपचाप बुद्धत्व प्राप्तका खातिर ध्यानमग्न हुन्छु छिमेकी खसी डोर्याउँदै दशैं भित्र्याउँछन् म पिँढीमा बसेर जप गर्न थाल्छु अहिंसा परमो धर्म साहु महाजन ऋण असुल्न आइपुग्छन् म हात जोडेर भन्छु सेवाही परमो धर्म भातको कसौडीमा चामल नखस्दा म आकाशतिर हेरेर भन्छु सन्तोषम परमम सुखम तब मनमा एउटा प्रश्न जन्मिन्छ कि कवि र बुद्ध भनेको एउटै व्यक्ति हो के कवि र बुद्ध भनेको एउटै व्यक्ति हो उज्यालो नाइन्टी नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन फ्रिक्वेन्सी मोडुलेसनको नब्बे हर्जमा काठमाडौँ उपत्यका र आसपासका क्षेत्रहरूमा तपाईँ यति बेला कार्यक्रम एकल कविता वाचन सुन्दै हुनुहुन्छ आजको कार्यक्रममा हामीसँग कवि गोवर्धन पूजा हुनुहुन्छ भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई पुनः स्वागत छ फ्रिक्वेन्सी मोडुलेसनको नब्बे मेगा हर्जमा काठमाडौँ उपत्यका र आसपासका क्षेत्रहरूमा तपाईँ यति बेला कार्यक्रम एकल कविता वाचन सुन्दै हुनुहुन्छ आजको कार्यक्रममा हामीसँग कवि गोवर्धन पूजा हुनुहुन्छ गोवर्धन पूजाको जन्म दुई हजार सत्ताइस साल जनै पूर्णिमाको दिन चितवनको चयनपुरमा भएको हो उहाँ हाल अमेरिकाको बोस्टन शहरमा रहँदै आउनुभएको छ कविताको मेरो कविता लेखनको सुरुवात अग्रजहरूको सिर्जना पढेर भएको हो अग्रजहरूको सिर्जना पढ्थेँ सुन्थेँ त्यही कारणले गर्दाखेरि ममा पनि एउटा सृजनात्मक भावना पैदा हुन्थ्यो त्यसैबाट मैले सुरु गरेँ प्रेरणाको स्रोत भन्नु नै मेरा अग्रजहरू नै हुन् मैले दुई हजार अन्ठाउन्न सालमा एउटा कविता लेखेको थिएँ अन्तराल भन्ने शीर्षकको त्यो कविता म वाचन गर्न चाहन्छु यो चाहिँ मेरो अनाम नगरकी अम्बिका संग्रहमा पनि संग्रहित छ अन्तराल सहर पुगेपछि उनले गाउँमा थन्काएको पुरानो साइकलको सम्झना गरिन् शहर पुगेपछि उनले गाउँमा थन्क्याएको पुरानो साइकलको सम्झना गरिन् मैले पैदल यात्रामा धेरै गुनासाहरू सुने अर्थ अभावमा आफू नालायक बन्नुको पीड़ा भोगे समयले साथ दियो हामीलाई र एउटा थोत्रे मोटरसाइकल चढ्ने भयौं समयले साथ दियो हामीलाई र एउटा थोत्रे मोटरसाइकल चढ्ने भयौं केही दिनसम्म उनको मुहार चन्द्रमासँग साटियो म खुशीले पूर्णिमा बने क्रमशः एक कोठे डेरा सागुरिँदै गयो र बल्ल तल्ल अटाउने भयौं सिंगो फ्ल्याटमा समयको यो मोडमा आज उनलाई सिंगो घर सागुरो लाग्न थालेको छ कारको मोडल पुरानो लाग्न थालेको छ थाहा छैन कुन दिन म आफै पुरानो लाग्नेछु र भन्ने छिन् हामी छोडपत्र गरौं उज्यालो नाइन्टी नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन दुई हजार सन्ताउन्न सालमा राष्ट्रिय कविता महोत्सवमा मैले पुरस्कृत हुने अवसर पाएको थिएँ नेपाल प्रज्ञा प्रतिष्ठानबाट नदी र जीवन शीर्षकको कविता त्यो शीर्षकको कविता म वाचन गर्दैछु उसले सोध्यो नदीको रङ निलो हुन्छ कि हरियो उसले सोध्यो नदीको रंग निलो हुन्छ कि हरियो मैले नदीलाई हेरेँ अनि नदीबाट निस्केका नहरलाई जसको सहारामा खेत हरिया थिए मैले नदीलाई हेरेँ अनि नदीबाट निस्केका नहरहरूलाई जसको सहारामा खेत हरिया थिए नजिकै घाँसी घाँस काट्दै थिए र निकाल्दै थिए निलो पसिना माझीदाई बहाना खियाउँदै थिए र पोख्दै थिए पसिना ऊ खेत जोतिरहेको थियो र पुज्दै थियो पसिना मैले खुट्याउनै सकिन मैले खुट्याउनै सकिन खेतको हरियो रङ र नदीको रङ मैले छुट्याउनै सकिन पसिनाको निलो रङ र नदीको रङ मलाई थाहा छ पानीको रंग हुँदैन आकार अनि उमङ्ग हुँदैन मलाई थाहा छ पानीको रंग हुँदैन आकार अनि उमङ्ग हुँदैन तर लहर लहराउँदो बालीको रङसँगै झरझराउँदो झरनाको रङसँगै पानी रङ बदलिरहन्छ पानी उमङ्ग बदलिरहन्छ खहरे खोलासँगै फाटबारीको कुलोसँगै पानी आकार बदलिरहन्छ लाग्छ यो परिवर्तन जीवन हो र जीवनको रंग पानी हो उसले सोध्यो नदीको रङ कस्तो हुन्छ मैले नदीलाई हेरे र भने नदी जीवनको रङ जस्तै हुन्छ नदी जीवनको रङ जस्तै हुन्छ उज्यालो नाइन्टी नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन मैले वाचन गर्ने कविताको शीर्षक हो प्रतिद्वन्दी जन्म दिने बाबुआमा र छोराछोरीहरूको बीचको सम्बन्ध बिस्तारै परिवर्तन हुँदै जान्छ भन्ने विषयमा मैले लेखेको कविता प्रतिद्वन्दी दूध चुस्ने बालक थिए केवल आधामाना दूध भए पुग्थ्यो दूध चुस्ने बालक थिए केवल आधामाना दूध भए पुग्थ्यो सैसोला र थुमथुम्याईसँगै बाबुआमाको इच्छामा बढे र आधामाना चामल खान सक्ने भए सैसोला र थुमथुम्याईसँगै बाबुआमाको इच्छामा बढे र आधामाना चामल खान सक्ने भए एउटै कोठामा एउटै खाटमा सुत्थ्यौं छुट्टै कोठा छुट्टै खाट माग्ने भए छोटो टालोमा बेरिन्थे महँगा फेसनमा फेरिन थाले अज्ञानी थिए ज्ञानका खातिर विद्यालय महाविद्यालय पठाइए विवाह गरिदिए साथी खोजिदिए नाति नातिनाका लागि आशीर्वचन थोपरिदिए आज म बाबुआमासँग बस्न नसक्ने भएको छु आज म बाबुआमासँगै बस्न नसक्ने भएको छु छुट्टै घर छुट्टै भान्सामा सरेको छु तर पनि कहिलेकाहीँ आँगनमा खेलिरहेका छोराछोरीसँगै मनमा कुरा खेलिरहन्छ मेरा आमा बाबुले मलाई ठूलो मान्छे बनाउने चाहनामा किन आफ्नै प्रतिद्वन्दी बनाउन चाहे मेरा आमा बाबुले मलाई ठूलो मान्छे बनाउने चाहनामा किन आफ्नै प्रतिद्वन्दी बनाउन चाहे उज्यालो नाइन्टी नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन एउटा छोटो कविता चलाखी हामीले सापट्टि दिन्छौं पैसा तर पैसा फिर्ता नगर्नेहरू थुप्रै हुन्छन् थोरै मात्रले ती सापट्टि फिर्ता गर्न जानेका हुन्छन् त्यही सोचेर मैले एउटा कविता लेखेको थिएँ चलाखी दस रुपियाँ माग्यो दस रुपियाँ माग्यो भोलिपल्टै तिरिदियो पचास रुपियाँ माग्यो पर्सिपल्ट तिरिदियो सय रुपियाँ माग्यो हप्ता दिनमा तिरिदियो तर हजार रुपियाँ मागेर भागेको ऊ सात वर्षदेखि बेपत्ता छ उज्यालो नाइन्टी नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन साहित्यमा नेपाली साहित्यमा कविताको स्थान लोकप्रिय र मूल विधा भएको कारणले जीवनमा सकारात्मक परिवर्तन ल्याउनको लागि कविताले महत्वपूर्ण भूमिका खेलिराखेको हुन्छ अहिले पनि राजनीतिज्ञहरूले भन्ने गर्छन् कि भूपीको घुम्ने मेजमाथि अन्धो मान्छे कवितालाई दृष्टान्त दिने गर्छन् र व्यङ्ग्य प्रहार गरेको गर्ने गर्छन् त्यस्तै थुप्रै कविका कविताहरूले जीवनमा सकारात्मक प्रभाव पार्ने गरेको देखिन्छ र कवि जीवनमा कविताले यस्तै यस्तै परिवर्तनहरू अथवा सकारात्मक परिवर्तन ल्याउँछ म यसमा विश्वास गर्छु एउटा प्रेमको कविता लेखेको थिएँ मैले प्रेमको नदी शीर्षकमा दुई हजार साठीतिर साठी बैसठीतिर यो प्रकाशित भएको थियो प्रेमको नदी रेस्टुराँमा छिर्न साथ तिमीले भन्थ्यौ दुई कप चिया म थप्थेँ चिनी कम रङ कडा माया बढी अनि मुसुक्क हाँस्थ्यौं र कल्पना गर्थ्यौं भोलि हाम्रो भान्सामा बन्ने मिठो चियाको आइसक्रिम पार्लरमा पस्नासाथ तिमी भन्थ्यौ दुईवटा आइसक्रिम म थप्थे चकलेट र बटरस्कच सिनेमा हलको ड्रेस सर्कलको टिकट सुमाई रेस्टुराको भेजिटेबल मोमो बंगला बंगलामुखीको धूप बत्ती र नरिवल दक्षिण कालीको सेलरोटी र खुवा ओहो सबै सबै पुराना भइसकेछन् ओहो सबै सबै पुराना भइसकेछन् तर किन हाम्रो मिलनको सपना पुरानो बन्न सकेन तिमीले हामीले वर्षौं पहिले साटेको प्रेमको निशानी चाँदीको औठी जस्तै किन हाम्रो मिलनको सपना पुरानो बन्न सकेन हामीले वर्षौं पहिले साटेको प्रेमको निशानी चाँदीको औठी जस्तै उज्यालो नाइन्टी नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन एउटा जनयुग्ध तागा लेखेको कविता समय पीडा जहाँ यसको थिम चाहिँ मैले चिनेको चोरले मान्छे काट्छ भन्ने हिसाबमा लेखेको हुँ त्यही उक्तिलाई पुष्टि गर्दै मैले एउटा कविता लेखेको समय पीड़ा कहिल्यै हतारिनु हुन्थेन मेरो बा त्यो जंगली बाटोबाट घर फर्किन कहिल्यै हतारिनु हुन्थेन मेरो बा त्यो जंगली बाटोबाट घर फर्किन साँझ बिहान अबेरसम्म पनि निष्फिक्री घुम्नुहुन्थ्यो र डुल्नुहुन्थ्यो सेतै फुलेको काँसघारी जस्तै हिमालको शिर बोकेर पाकेको गुलाबी स्याउ जस्तै पहाडी मन लिएर सधैँ खुसी साथ फर्कनुहुन्थ्यो कुनै हतार बिना नै मैदानी पाइलाहरू बिसाउँदै मेरा बा त्यो जंगली बाटोबाट घर फर्किन कहिले बाघसँगको जम्का भेट कहिले बाघसँगको जम्का भेट कहिले भालुसँगको घम्साघम्सी त कहिले चराचुरुङ्गीको गीत सुसेल्दै मेरो बा निडरताका साथ घर फर्कनुहुन्थ्यो आफ्नो पराक्रम बाँड्ने हतारमा र भन्नुहुन्थ्यो परिचित मान्छे जस्ता डरलाग्दा हुँदैनन् अपरिचित जंगली जनावरहरू आफ्ना पराक्रम बाँड्ने हतारमा भन्नुहुन्थ्यो परिचित मान्छे जस्ता डरलाग्दा हुँदैनन् अपरिचित जंगली जनावरहरू एक दिन उहाँ घर फर्कनु भएन एक दिन उहाँ घर फर्कनु भएन त्यो रात निकै गाह्रो मानेर काट्यौं यसरी नै असंख्य रातहरू कटे उहाँ फर्कनु भएन आजसम्म पनि फर्कनु भएन हामीले आशाको दीप निभाएका छैनौं र पर्खिबसेका छौं उहाँको आगमनको तर पनि कता कता डर लाग्छ कतै उहाँ परिचित मान्छेको फेलामा त पर्नु भएन उज्यालो नाइन्टी नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन म दुई हजार सन्ताउन्न अन्ठाउन्न सालतिर जुम्ला गएको थिएँ जुम्लामा करिब म डेढ महिनाको बसाइमा त्यहाँ भाइरल इन्फ्लुन्जा लगायतका रोगहरूको प्रकोप थियो त्यही हेरेर मैले एउटा कविता स्मरण गरेर जुम्लाबाट फर्किएपछि साठी सालतिर लेखेको कविता यसपालि पनि जुम्लामा यसपालि पनि जुम्लामा बाढ़ी आयो होला तिला कर्णालीमा बच्चा बच्चीहरू नदी किनारमै नुहायो होलान् डराएर थापे होलान् बल्छी माछा मार्नका लागि बगायो होला घटेरेको घट्ट र सम्हाल्दै होलान् काठपातहरू पित्दै होलान् बोडीको दाल सिलौटामाथि लोहराले वस्तुभाव लेखतिर छाडियो होला हल गोरु बेसीमै नारियो होला रमायो होलान् खेतभरि बाउसीहरू गायो होलान् हिरो छ्याप्दै रोपारहरूले असारे गीत यसपालि पनि जुम्लामा बादल उठ्यो होला चिमराको लेकभरि पानीको खैला बोकेर सुनकली भाउजूले आलु खनिन् होला मानसिंह दाईले दाउरा ल्याए होलान् बिरमान जाँड खाएर तास खेलिरहेका होलान् बिचरी लालमती फेरि चिप्लिन् होला कान्लाबाट र फुट्यो होला माटाको गाग्रो चट्याङ पर्यो होला सल्लाहको रूपमा र सुके होलान् हाँगापातहरू चट्याङ पर्यो होला सल्लाहको रूपमा र सुके होलान् हाँगापातहरू चुइयो होला विद्यालय र विदा पाए होलान् विद्यार्थीले बिजुला फेरि पहिलो गइन् होला र बस्दै होलान् पञ्च चौतारीमा धन्जितेले कान्छी ल्याए होला र बुझाए होला जारीको रकम तर गगनेका तीन भाइ छोरा र जहान फर्केनन् होला भाइरल इन्फ्लुन्जाको झ्यालखानाबाट यसपालि पनि जुम्लामा तर गगनेका तीन भाइ छोरा र जहान फर्केनन् होला भाइरल इन्फ्लुन्जाको झ्यालखानाबाट यसपालि पनि जुम्लामा उज्यालो नाइन्टी नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन एउटा प्रेम कथा दुई हजार अन्ठाउन्न मैले यो दुई हजार अन्ठाउन्न सालमा लेखेको एउटा प्रेम सम्बन्धी कविता हो फूल पनि थिएनौ फूल पनि थिएनौ जुन पनि थिएनौ तारा घाम पानी हावा केही पनि त थिएनौ ए नाता नपर्ने आफन्त ए नाता नपर्ने आफन्त किन सुरु बिनाको अन्त्यमा पनि लामो सहयात्रा पछिको बिछोड जस्तै मन तडपिरहन्छ समयले चोरी लगेको मेरो आकांक्षाको आकाशमा तिम्रो घाम लाग्यो त के भो र समयले चोरी लगेको मेरो आकांक्षाको आकाशमा तिम्रो घाम लाग्यो त के भो र विपणीले विनाश पारेको मेरो मनको भग्नावशेषमा तिम्रो धाम लाग्यो त के भो र फुलुन सारा खुसीका फूलहरू फुलुन सारा खुसीका फूलहरू मिलुन सबै प्राप्तिका अनुभूतिहरू बाध्यताको ग्रहण नलागुन् अपसगुनका आताताई नजागुन् हे नाता नपर्ने आफन्त पराई बन्न नसकेको पराई पराई भन्न नसकेको पराई तिमी भन्थ्यौ नाता नटुटोस् तिमी भन्थ्यौ नाता नटुटोस् साथ नछुटोस् आँसु नझरुन् आस्था नमरुन् तर खोइ कुन नाता हो तिम्रो मेरो नाता जुन तिमी टुटाउन चाहँदैनौ कुन साथ हो तिम्रो साथ जुन छुटाउन चाहँदैनौ आँसु त दुःखमा पनि झर्छ सुखमा पनि झर्छ खोइ नमर्ने आस्था कहाँ पो भेटिन्छ र ए पराई बन्न नसकेको पराई पराई मान्न नसकेको पराई दिन पनि थिएनौ तिमी रात पनि थिएनौ तिमी आँसु हाँसो रोदन मुस्कान केही पनि त थिएनौ तिमी तर तर अहिले यस्तो लाग्छ तिमी सब थोक थियौ तर अहिले यस्तो लाग्छ तिमी सब थोक थियौ उज्यालो नाइन्टी नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन एउटा मुक्तिमोह शीर्षकको कविता उमेर सानोबाट ठूलो हुने इच्छा जाग्छ र ठूलो हुँदाखेरि पाकेपछिको आँप जस्तै फुत्त झरेर जिन्दगी विलिन हुन्छ भन्ने हिसाबमा मैले लेखेको कविता मुक्ति मोह रूखबाट आँप पाकेर फुत्त खस्यो रूखबाट आँप पाकेर फुत्त खस्यो मैले बाबालाई सम्झेँ रूखबाट आँप पाकेर फुत्त खस्यो मैले बाबालाई सम्झेँ बुढ्यौलीले चाउरी परेको अनुहार घाम पानीले थोत्राएको रूपरङ्ग सेतै फुलेको केशराशि अनि बिम्बमा उतारे बाल्यकालका तस्विरहरू यौवनकालका मुस्कानहरू र वृद्धावस्थाका असन्तुष्टिहरू त्यति नै बेला त्यति नै बेला मेरो छोराले उत्सुकता पोख्यो बाबा म कहिले हजुर जत्रै हुन्छु त्यति नै बेला मेरो छोराले उत्सुकता पोख्यो बाबा म कहिले हजुर जत्रै हुन्छु उज्यालो नाइन्टी नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन फ्रिक्वेन्सी मोडुलेसनको नब्बे हर्जमा काठमाडौँ उपत्यका र आसपासका क्षेत्रहरूमा तपाईँ यति बेला कार्यक्रम एकल कविता वाचन सुन्दै हुनुहुन्छ आजको कार्यक्रममा हामीसँग कवि गोवर्धन पूजा हुनुहुन्छ भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण सकल कविता वाचन था कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण फ्रिक्वेन्सी मोडुलेसनको नब्बे मेगा हर्जमा काठमाडौँ उपत्यका र आसपासका क्षेत्रहरू र त्यसै गरी उज्यालो अनलाइन डट कम मार्फत विश्वभरि यति बेला तपाईँले सुनिरहेको कार्यक्रमको नाम एकल कविता वाचन हो एकल कविता वाचनमा तपाईँलाई पुनः स्वागत छ आजको कार्यक्रममा हामीसँग कवि गोवर्धन पूजा कविता सुनाउँदै हुनुहुन्छ गोवर्धन पूजाका प्रकाशित कृतिहरूमा संयुक्त कथा संग्रह असहमतिका पाइलाहरू उपन्यास शून्यताको आँचलभित्र गजल संग्रह धरतीको धुलो उपन्यास अब इतिहास हुँदैन कविता संग्रह पीडा अवतार कविता संग्रह वाचाल ओठहरू कविता संग्रह प्रेम अवतार गजल संग्रह बिक्रीमा यो जिन्दगी कविता संग्रह अनामनगरकी अम्बिका र संयुक्त कविता संग्रह चौध वर्षपछि भन्ने रहेका छन् यी पुस्तकहरू प्रकाशित गरिसक्नुभएका कवि गोवर्धन पूजाका अरू कविता सुनौ स्मृति दम्स मैले गाउँलाई सम्झेर लेखेको कविता स्मृति दम्स एल्बमका पुराना तस्विर हेरेपछि मलाई लाग्यो हामी गाउँमै खुसी थियौं एल्बमका पुराना तस्विरहरू हेरेपछि मलाई लाग्यो हामी गाउँमै खुसी थियौं हाम्रा पछाडि थिए मसलाका सुकिला रूखहरू नरिवल र बढरका फलहरू चराचुरुङ्गीका चिरबिरे झुण्ड तस्विरमा पनि बोलिरहे जस्तो एल्बमका पुराना तस्विरहरू हेरेपछि मलाई लाग्यो हामी गाउँमै खुशी थियौं हाम्रा पछाडि थिए मसलाका सुकिला रूखहरू नरिवल र बढहरका फलहरू चराचुरुङ्गीका चिरबिरी झुण्ड तस्विरमा पनि बोलिरहे जस्तो कुखुराहरू थिए तस्विरमा गाईगोठ अनि भैँसीका बथान थिए कुखुराहरू थिए तस्विरमा गाईगोठ अनि भैँसीका बथान थिए घाँसको भारी थियो पानीको पोखरी थियो नजिकै कुन्यु लगाएको पराल थियो सुकाउन राखिएका मकैका थाक्रा थिए थाक्राको सहारामा आकाश ताकेका घिरौला र करेलाका लहराहरू थिए हाँस खेल्थे पोखरीमा हाँस खेल्थे पोखरीमा पानीको लहर सँगसँगै आनन्दको छाल उठ्थ्यो मनभरि तोरी फुल्थ्यो बारीभरि भमराको भुनुनु आवाजसँगै मन नाच्थ्यो एल्बमका पुराना तस्विरहरू हेरेपछि मलाई लाग्यो हामी गाउँमै खुसी थियौं टालाटुलीको भकुण्डो बनाएर खेल्थ्यौं हरियो दुबोको चौरमा शहरमा जस्तो कसैको पर्खाल नाक्थेन त्यो भकुण्डोले माटाका मट्याङ्राले निशाना लगाउँथ्यौं शहरमा जस्तो सिसा फोर्थेन त्यो मट्याङ्राले पानी बग्थ्यो कुलोमा सङ्लो पानी पानी बग्थ्यो कुलोमा सङ्लो पानी ढल बग्थेन हावा बग्थ्यो मुटु छुने मिठो हावा धुलो बग्थेन लटरम्म बाली झुल्थ्यो मनमोहक फूल फुल्थ्यो पात नाच्थ्यो हावासँगै केराको पात मात लाग्थ्यो रोधी घरमा यौवनको मात मादल र खैजेरीको ताल सबै मारुनी झुम्थे सबै मुग्ध हुन्थे एल्बमका पुराना तस्विरहरू हेरेपछि मलाई लाग्यो हामी गाउँमै खुसी थियौं एल्बमका पुराना तस्विरहरू हेरेपछि मलाई लाग्यो हामी गाउँमै खुसी थियौं किन आयौं यो शहरमा किन आयौं यो शहरमा बत्तीको पुतली जस्तै उज्यालो नाइन्टी नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन एउटा कविता अमेरिकाको बोस्टन गएपछि लेखेको बोस्टन शीर्षकै कविता छ यो बोस्टन कहाँ हिँडेका होला यी बाटाहरू किन दौड्दैछन् यी हावाहरू निलो आकाशको रङ सापटी मागेर किन उर्लदैछ यो समुद्र कहाँ हिँडेका होलान् यी बाटाहरू किन दौडदैछन् यी हावाहरू निलो आकाशको रङ सापटी मागेर किन उर्लदैछ यो समुद्र हिउँको सेतो गलैछामा लोखर्केहरूको लुकामारी हिउँको सेतो गलैँचामा लोखर्केहरूको लुकामारी म्याप्पल र छेरीको मधुर सांगीतिक मिलनोत्सवसँगै गिर्जाघरबाट फर्किरहेका पाका मनका पीड़ाको बादल उफ किन मकिएका होलान् मान्छेका सपनाहरू धमिराले खाएको जीवनको खाँबो जस्तै अचम्मको छ यो बोस्टन पनि अचम्मको छ यो बोस्टन पनि सबैमा हतारको हुरी भरेर सन्तासको सुई रोपेर जीवनको पाठ पढाउन खप्पिस छ सुदूरको मेरो मनलाई थाहा छ यो दलदल हो सुदूरको मेरो मनलाई थाहा छ यो दलदल हो अघि नबढे पनि सुख छैन चुपचाप रहन पनि सकिँदैन हावा छ यहाँको माटोमा थाहा छ यहाँको माटोमा मैले अपनत्व पाउँदिन गाउँदैनन् यहाँका कोइलीले मेरो राष्ट्रियताको गीत न त मन मिल्ने दौतरी नै भेटिन्छन् यहाँ न त शीतल चौतारी नै भेटिन्छन् यहाँ कहाँ सुनु म मन्दिरको घण्टको टिङ टिङ आवाज कहाँ सुनु म गुम्बाको मानेको घुमाईको रनको गोधुली साँझमा सुकाएको गोधुली साँझमा सुकाएको सम्झनाको रुमाल कसले उठाइदेला उमेरको आँसुले छपक्कै भिजिसक्यो बहिनीले गाँसेको मखमली माला कसले लगाइदेला मनको हुरी बतासले अत्यासको हाँगो समाइसक्यो ओइलाउने चाहनाका चेरीका पातहरू हेर्दै म फरक खोज्न थाल्छु त्यो साँझ र यो साँझको ओइलाउने चाहनाका चेरीका पातहरू हेर्दै म फरक खोज्न थाल्छु त्यो साँझ र यो साँझको यो रात र त्यो रातको जुनको उन्माद र जीवनको मातको अनि आफैसँग प्रश्न गर्छु किन हाँस्न सकेन समुद्रमाथिको जुनले हिमाल माथिको मुस्कान किन हाँस्न सकेन समुद्रमाथिको जुनले हिमाल माथिको मुस्कान उज्यालो नाइन्टी नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन एउटा कविता दुविधा एउटा सुन्दर स्वरूपलाई देखेपछि लेखिएको कविता तिमीलाई भेटेपछि म सोचमा परे तिमीलाई भेटेपछि म सोचमा परे नसा आँखाको हुन्छ अथवा सुराको नसा आँखाको हुन्छ अथवा सुराको माया हृदयको हुन्छ अथवा कुराको पीड़ा बिछोडको हुन्छ अथवा छुराको तिमीलाई भेटेपछि म सोचमा परे नसा आँखाको हुन्छ अथवा सुराको माया हृदयको हुन्छ अथवा कुराको पीड़ा बिछोडको हुन्छ अथवा छुराको अह मैले थाहा पाउनै सकिन अह मैले थाहा पाउनै सकिन त्यसैले तिमीलाई सोध्न एउटा प्रश्न साँची राखेको छु तिमी यति सुन्दरी किन भयो यो कुरूप संसारको संरचना उज्यालो नाइन्टी नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन एल्बमभित्रका समयहरू एउटा युवा चाहना र आफ्नो आर्थिक अवस्थाको बीचको तालमेलमा लेखिएको कविता एल्बमभित्रका समयहरू आलिसान महलमा जन्मिएकी सहरकी मेरी प्रेमिका मेरा प्रत्येक खुसीमा साथी बन्छे आलिसान महलमा जन्मिएकी सहरकी मेरी प्रेमिका मेरा प्रत्येक खुशीमा साथी बन्छे हरेक साँझ डिस्कोको डिस्को र बारमा हुस्कीको चुस्की लिन रमाउँछे महँगा गरगहना र आधुनिक फेसनमा लुटपुटिन चाहन्छे स्टार संस्कृतिको अनुकरण गर्दै नयाँ सड़कमा टहलिन मन पराउँछे वास्तवमा यी सबै कुरा गर्न म पनि मन पराउँछु जब म एक्लो हुन्छु जब म एक्लो हुन्छु सुदूर गाउँको सम्झनामा एल्बममा एल्बममा तस्विरहरू हेर्दा हेर्दै टक्क रोकिने गर्छु किन तस्विरमा पनि टोपीले ढाक्न सकेन मेरो बाबुको टोपी उज्यालो नाइन्टी नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन प्रसिद्ध कविता विश्वास मैले यो अमेरिकामा लेखेको कविता हो विश्वास दुई वर्ष अगाडि लेखेको कविता मेरो मुटुको एक टुक्रामा लेख भन्यौ तिम्रो नाम मेरो मुटुको एक टुक्रामा लेख भन्यौ तिम्रो नाम सिङ्गो मुटुमै लेखिदिए खुसीको कलमले साटेर मिठो सपनाको पल बाँचौ भन्यौ सपनीमै मेरा सारा विपनी नै तिम्रो नाममा नाम सारी गरिदिए कसमको हावाले उडाऊ भन्यौ विश्वासको बेलुनलाई तिम्रो खातिर आकांक्षाको आकाश नै लिलामीमा राखिदिए अविश्वासका ऐजहरूलाई घोटेर चन्दन बनाउने भ्रममा खर्चिरहे जवान चाहनाहरू प्राप्तिको ठेकीमा नौनीको कल्पना गर्दै मथिरहे तिम्रो नामको मदानी अशान्तिको आगोमा खरानी उडाएर हावामा सम्झौताको सुख खोजिरहे चिसो सम्बन्धको सुलीमा उनिएर दिनरात छटपट्टि बढाइरहे आज भावनाको मेरो आकाशमा गिद्ध बनेर उडेको तिम्रो अहंकारलाई कसरी स्वीकारोस् विचारा मेरो चल्ला मनले आज भावनामा भावनाको मेरो आकाशमा गिद्ध बनेर उडेको तिम्रो अहंकारलाई कसरी स्वीकारोस् विचारा मेरो चल्ला मनले उज्यालो नाइन्टी नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन एउटा पीडा सम्बन्धी कविता विच्छेदित सम्बन्ध विच्छेदित सम्बन्ध कविताको शीर्षक हुनुको पीडाभन्दा नहुनुको प्रतीक्षा मिठो हुँदो रहेछ हुनुको पीडाभन्दा नहुनुको प्रतीक्षा मिठो हुँदो रहेछ मन जलाउने सम्बन्ध आगो खुशी पगाल्ने उपस्थिति घाम बल्झिरहने लहरे खोकी वचन घोछिरहने अविश्वास छारो हो नजिक हुनुको बिलौना भन्दा टाढा हुनुको समाप्ति सुमधुर हुँदो रहेछ हाम्रो सम्बन्धको मैदानमा यस्तै खेल खेल्यो नियतिले हाम्रो सम्बन्धको मैदानमा यस्तै खेल खेल्यो नियतिले तिमी हारेर पनि हार्न नमान्ने योग्दा म जितेर पनि हाँस्न नजान्ने विजेता अचम्मको प्राप्ति पीड़ा नरमाइलो पराजय उत्सव दुःखको वर्षामा मै रुज्नुपर्ने आकांक्षाको हुरीमा मै मै उड्नुपर्ने जति जिलाए पनि झाँगिरहने तिम्रो महत्वाकांक्षा जति सिलाए पनि उध्रिरहने मेरो भाग्य समयको खहरेमा डुबेको कागज डुङ्गे हाम्रो सपना स्पर्शको पर्खाइमा रहेको च्यातिने चाहना नाताभित्रको पराई चिसोभन्दा पराई बाहिरको अपनत्व न्यानो हुँदो रहेछ नाताभित्रको पराई चिसोभन्दा पराई बाहिरको अपनत्व न्यानो हुँदो रहेछ कोट्याएर खाटा बिर्स्याई कोट्याएर खाटा बिर्स्याई मिठो पीडा भ्रम बाँच्ने चाहना आज अचानक बिउजिएको छ र फेरि दुख्नु पर्ने छैन मैले अब न त तिमीले नै दुखाउनु पर्नेछ मलाई पीडाले आत्तिएका बाधी मेरा रहर खुशीले माथिएका प्रतिवादी तिम्रो स्वार्थ हाम्रो प्रेमको अदालतमा साक्षी बस्न आतुर छन् आऊ शैछाप गरौं विच्छेदित सम्बन्ध पत्रमा निलो मसीले आऊ शैछाप गरौं विच्छेदित सम्बन्ध पत्रमा निलो मसीले उज्यालो नाइन्टी नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन एउटा आत्मा शीर्षकको कविता वाचन गर्दैछु आत्मा कहिलेकाहीँ आफैसँग झगडा गर्नुको मजा बेग्लै हुँदो रहेछ कहिलेकाहीँ आफैसँग झगडा गर्नुको मजा बेग्लै हुँदो रहेछ एक दिन झगडा गरे मैले पनि कमाउन नसकेको सम्पत्तिको लोभ गरेर बनाउन नसकेको मित्रहरूको साथ खोजेर छोराछोरीको असन्तुष्टिमाथि व्यङ्ग्य गरेर बाजे मजाले बाजे जवानीलाई ऐना हेरेर गाली गरे भाग्यलाई हस्तरेखा चिरेर गाली गरे गिज्जाए बोली वचन र धैर्यलाई धिक्कारे कर्म धर्म र आफू बाँचेको समाजलाई म भित्रको ऊ केही बोलेन म भित्रको ऊ केही बोलेन हाँसिरह्यो म हेरिरहेँ ऊ झन हाँस्यो र भन्यो जीवन जीवनमा तिमीले शत्रु ठान्यौ मलाई तर मृत्युको संसारमा तिमीले तिमीले नै भन्नेछौ तिमीभन्दा असल मित्र कोही भेटिन मैले उज्यालो नाइन्टी नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन जीवन गीत शीर्षकको कविता वाचन गर्दैछु यो म अमेरिका गएपछि मलाई एक्लोपनमा सम्झेर लेखेको कविता जीवन गीत जीवन गीत किन डुब्दैन यो घाम किन कट्दैन यो रात किन डुब्दैन यो घाम किन कट्दैन यो रात बिछोडको वारेन्ट पत्र बोकेर म समयसँग सोद्धैछु मिलनको बाटोतिर किन घुम्दैन यो पृथ्वी समुद्र प्यासी छ पिएर ममा प्यास अझ बढेको छ आकाश उदासी छ हेरेर ममा उदासी अझ बढेको छ थिचिन्छु दिनरात थिचिन्छु अनिक्षाका पहाड़हरूले पिसिन्छु पल पल पिसिन्छु आकांक्षाका खलहरूले मायाका मलम बनेका सपनाहरू सम्झँदै सोध्छु किन उठ्दैन रक्की पर्वतको टुप्पो सगरमाथा छुनलाई किन घट्दैन समुद्रको आयतन गण्डकी कर्णाली हुनलाई सुखधुन सुसेली बसेका म्यापलका पातहरू किन सालका पात चाहिँ हाँस्न सक्दैनन् धुरीमा चढेर कौले कौडे कौडे भालेहरू किन बिहान बोलाउँदै बाँच्न सक्दैनन् सिसाको भाँडोमा बन्दी जीवन सिसाको भाँडोमा बन्दी जीवन संगीतमय मृत्युको पर्खाईमा बसेको छ छानामुनि तुन्द्रुङ्ग झुन्डिएका हिउँ लहरा जस्तै मन बेवारिसे बनेको छ कसैलाई हिउँले पोल्छ कसैलाई हिउँले पोल्छ कसैलाई उज्यालोले डस्छ समय सिक्काका दुई पाटा कसैलाई सुखद मिलन कसैलाई दुखद दुखद बिछोड तारादेवीको आवाज जस्तै सोचे जस्तो हुन्न जीवन सम्झे जस्तो हुन्न जीवन जस्तो भोग्यो उस्तै हुन्छ खोजे जस्तो हुन्न जीवन खोजे जस्तो हुन्न जीवन उज्यालो नाइन्टी नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन मैले कविता वाचन गर्ने क्रममा यो चैतको अन्तिम दिन शीर्षकको कविता वाचन गर्दैछु एउटा जीवनको क्रम जसरी वर्षको अन्तिम दिन अन्तिम महिना चैतले तोड्नुपर्ने हुन्छ त्यसै गरी जीवनको क्रम पनि अन्तिम हुन्छ भन्ने हिसाबमा मैले लेखेको कविता चैतको अन्तिम दिन पालुवा पलाउन थाले पनि पालुवा पलाउन थाले पनि निरस हाँसोको पाखो जस्तै मुहार लिएर आशाको असार पर्खेको यो चैतको अन्तिम दिन फूलका कोपिला फूलका कोपिला कोपिलामै अडिएको जीवन क्षण काँडाका मृत्यु चित्रहरू हुरीका गुफाभित्र कैदीमुनिको मित्रता आगो नजिकैको नौनी या मैन घामको हत्केलामा बिलाउँदै गरेको हिमांशु गुरूत्वाकर्षणले गुरूत्वाकर्षणको हस्तक्षेपले बिचकिएका पत्करहरू सबै सबै समयको सहनाई बजाउँदै जीवन गीत गाइरहेका यात्रीहरू हिँड्नुको न कुनै सिमाना छ हिँड्नुको न कुनै सिमाना छ न पुग्नुको कुनै विश्रामस्थल भाँचेर वृक्षको हाँगो झारे हुरीले लाछिएर आफ्नै आफै खसे भुइँमा भाँचेर वृक्षको हाँगो झैँ हुरीले लाछिएर आफै खसे झैँ भुइँमा हरेक रातले आत्महत्या गरेपछि हरेक दिनले चोकिन श्राद्ध गरे गरेझैं निरस तर रस पर्खेको यो समय नयाँ वर्षले तोड्नै पर्ने समयको अन्तिम चक्रव्यू चैतको अन्तिम दिन नयाँ वर्षले तोड्नै पर्ने समयको अन्तिम चक्रव्यूह चैतको अन्तिम दिन उज्यालो नाइन्टी नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन हजुर मैले केही कविताहरू सुनाए मेरा कविताहरू कस्ता लागे प्रतिक्रिया पाउने आशमा छु G Pooja G P O O J A nineteen seventy eight Gmail dot कममा पनि यहाँले गर्न सक्नुहुन्छ अथवा गोवर्धन पूजा भनेर फेसबुकमा पनि मलाई म्यासेज गर्न सक्नुहुन्छ आजलाई म बिदा लिन चाहन्छु तपाईँहरूलाई धेरै धेरै धन्यवाद र यो यो अवसर दिनुभएकोमा उज्यालो एफएमलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु धन्यवाद उज्यालो नाइन्टी नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन अहिले हामीले सुनेको कविता कवि गोवर्धन पूजाका कविता हो कार्यक्रम एकल कविता वाचनमा आज हामीले गोवर्धन पूजाका कविताहरू सुन्यौं यिनै कवितासँगै आजको लागि एकल वाचन यहीँ पूरा हुन्छ अर्को साता हामी अर्का कविका कविता वाचन सुन्नेछौं हाम्रो कार्यक्रमबारे तपाईँको विचार पठाउन हाम्रो ठेगाना कार्यक्रम एकल कविता वाचन पोस्ट बक्स नम्बर छ चार छ नौ काठमाडौँ नेपाल इमेलका लागि info at U N N dot com dot N P अर्को बुधबारसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतमसँगै विदा पाऊ नमस्कार भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन